अविरल वर्षापछि सप्तकोशीमा बाढीको बहाव बढेकै वर्षकै उच्च ब्यारेजमा तेत्तिस ढोका खोलिए प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलमा एक अर्खामा आरोप प्रत्यारोप डाक्टर केसीको समर्थनमा सर्वसाधारणदेखि कलाकार नेता समेत उत्रिए सडकमा चीनमा भीषण वर्षापछि बाढी अठहत्तर जनाको मृत्यु सोह्र लाख मानिस घरबार विहीन अफगानिस्तानमा आत्मघाती आक्रमण एकसठी जनाको मृत्यु दुई सय घाइते र महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म तपेन्द्र विष्ट खबर अब विस्तारमा सुन्नुहोस् पूर्वी पहाड़ी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोशी नदीमा बाढ़ीको बहाव शनिबार यो वर्षकै उच्च मापन गरिएको छ शनिबार साँझ पाँच बजे कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड दुई लाख पचास हजार दुई सय बाहन्न क्युसे मापन गरिएको छ कोशी नदीमा बाढीको बहाव शनिबार बिहानदेखि नै निरन्तर बढिरहेकाले अहिले साँझ ब्यारेजका तेत्तीसवटा ढोका खोलिएका छन् शुक्रबार ब्यारेजका उनातिस ढोका खोलिएका थिए कोशीमा पानीको बहाव प्रति सेकेण्ड एक लाख पचास हजार क्युसेप नागेपछि खतरा मानिन्छ दुई हजार पैसठी साल भदौ पाँच गते कोशी नदीको पूर्व पूर्वी तटबन्ध फुट्दा कोशीको प्रवाह प्रति सेकेन्ड दुई लाख पैसठी हजार क्युसेक रहेको थियो यसैबीच कोशीको बाढीले सुनसरीको दक्षिणी भाग कप्तान जङ्ग गाविसका वडा नम्बर पाँच छ सात र आठ र तमुनुवा गाविसको वडा नम्बर दुईको मनोहर बस्ती पनि डुबानमा परेको सुनसरीका प्रमुख जिल्लाधिकारी मोहन बहादुर चापागाईले जानकारी दिए यसैबीच भारतको बिहारसँग सीमा जोडिएको कोशी ब्यारेज क्षेत्रमा उच्च सुरक्षा सतर्कता अप्नाएको छ प्रमुख जिल्लाधिकारी चापागाईका अनुसार उक्त क्षेत्रमा जिल्ला प्रहरी र सशस्त्र प्रहरीको टोलीले उच्च सतर्कता सहित यात्रुको जाँचमा कडाई गरेको छ भारतको बिहारको सुपोल जिल्लाबाट डिस्ट्रिक्ट मेजिस्ट्रेट सुनसरी र मोरङ जिल्ला प्रशासन कार्यालय उच्च सतर्कता अपनाउन पत्र पठाएपछि सुरक्षा सतर्कता बढाएको उनले जानकारी दिए व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्धको अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै शनिबार दरहलले एक अर्कामा आरोप प्रत्यारोप गरेका छन् अविश्वास प्रस्ताव बारेको छलफलमा भाग लिँदै एमाले नेता माधव कुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई गुट विशेषको भनी टिप्पणी गरेका छन् सरकारप्रति असन्तुष्टि पोख्दै नेता नेपालले सरकारी संयन्त्रहरूमा अति राजनीतिकरण भएको र त्यसमा पनि यो सरकारको पालामा गुटकरण भएको आरोप लगाए नेता नेपालले आर्थिक विधेयकहरू पारित गरे मात्र अविश्वासको प्रस्ताव ल्याएको भए राम्रो हुने भन्दै अविश्वास प्रस्तावका सबै आरोप भने सही नभएको बताएका छन् बैठकमा काँग्रेस र माओवादी केन्द्रका सांसदहरूले पूर्व सभामुख सुभाष नेम्बुवाङले संसदमा संविधानको भावना विपरीत अभिव्यक्ति दिएको भन्दै विरोध जनाएका थिए कांग्रेस सांसद रमेश लेखकले संसदमा बहुमतले अस्वीकार गरेपछि सरकार स्वत फेरि नै जिकिर गरेका छन् माओवादी केन्द्रका नेता राम कार्कीले पहिलो संविधान सभा संविधान नबनाई भत्काउन सहयोग पुर्याउने पूर्व सभामुख नेवाङले संविधान र संसदीय मर्यादा विपरीत भएको आरोप लगाएका छन् लगातार संसद बैठक बहिष्कार गर्दै आएका मधेसी दलहरू पनि शनिबारको बैठकमा भने सहभागी थिए संसदमा एमाले नेतामा वामदेव गौतमले पनि सत्ता हस्तान्तरण गर्ने सहमति भएको भन्दै पुष्पकमल दाहालले सरकार छोड्ने भने हतार गरेको बताएका छन् मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र सर, र सरकारले सरकारलाई दिएको समर्थन फिर्ता दिएको छ फोरम लोकतान्त्रिकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ फोरम लोकतान्त्रिकका नेता तथा स्वास्थ्य मन्त्री राम जनम चौधरीले बजेट आश्रित विधेयक समेत संसदबाट पारित हुन नसकेका कारण सरकारमा बसिरहनु उचित नभएको सरकार छाड्न लागेको जानकारी दिनुभयो उहाँले प्रधानमन्त्रीमाथि परेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने समेत स्पष्ट पार्नुभयो यसअघि आजै राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ प्रधानमन्त्री संसदीय समितिका अध्यक्ष एवं वरिष्ठ नेता पशुपति शमशेरले अध्यक्षतामा बसेको संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो रापरपाले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना संसदहरूलाई निर्देशन समेत दिएको छ रापरपाको तर्फबाट सरकारमा श्रम मन्त्री दीपक बोहरा र वाणिज्य मन्त्री जयन्त बहादुर चन्द हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा अनसरत प्राचार्य डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै सर्वसाधारणले शनिबार काठमाडौँमा प्रदर्शन गरेका छन् केसीको जीवन रक्षा र चिकित्सा क्षेत्रको सुधारको माग गर्दै ठूलो संख्यामा सर्वसाधारणमा सडकमा उत्रिएका हुन् तेह्र दिनदेखि अनसनरत डाक्टर केसीको पक्षमा निकालिएको जुलुस माइती घर मण्डलाबाट शुरू भएर नयाँ बानेश्वरमा पुगेर टुङ्गिएको थियो विरोध जुलुसमा सर्वसाधारण कलाकार विद्यार्थी नयाँ शक्ति नेपालका नेता कार्यकर्ता चिकित्सा लगायतको उल्लेखनीय सहभागिता थियो जुलुसमा सहभागीहरूले डाक्टर केसीको पक्ष र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विपक्षमा नाराबाजी लगाएका थिए चिकित्सा क्षेत्रमा सुधार गर्नुपर्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअघि अभियोग लगाउनुपर्ने लगायतका माग राख्दै डाक्टर केसी तेह्र दिनदेखि अनसनमा बसिरहेका छन् केसीका मागका विषयमा सरकारी वार्ता टोलीले पटक पटक वार्ता गरे पनि सहमति भने हुन सकेको छैन अब देश बाहिरका खबर चीनको उत्तरी र दक्षिणी क्षेत्रमा भीषण वर्षा पछिको बाढीमा परि कम्तीमा अठहत्तर जनाको मृत्यु भएको छ सिन्हा समाचार एजेन्सीले बाढीमा अझै धेरै मानिस हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरेको छ बाढीबाट बढी प्रभावित हेवई र हेनान प्रान्तमा हजारौं घर बगाएको छ उत्तरी हेवे प्रान्तमा पचास हजार घर भत्किएका छन् भने आठ लाख मानिस बाढी प्रभावित भएका छन् बाढीका कारण चीनभर सोह्र लाखभन्दा बढी मानिस घरबार विहीन भएका छन् एक करोड पचास लाख हेक्टरमा लगाएको बाली नष्ट भएको छ यसबाट तीन मिलियन डलर भन्दा बढीको आर्थिक क्षति हुने अनुमान गरेको छ चीनमा यो वर्ष अहिलेसम्म बाढीका कारण दुई सय भन्दा बढीको मृत्यु भएको छ भने चीनमा सन् उन्नाइस सय अन्ठानब्बेमा याङचे नदी मा आएको बाढीका कारण एकचालिस भन्दा बढीको मृत्यु भएको थियो अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा एकसठी जनाले ज्यान गुमाएको छ दुई सय जना घाइते भएका छन् इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको छ शनिबार हजारा समुदायका मानिसहरूले विरोध प्रदर्शन गरेको स्थानमा आक्रमण भएको हो हजारा अल्पसंख्यक समुदायले विद्युत लाइनको रूट परिवर्तन गर्न माग गर्दै गरेको विरोध प्रदर्शनका आत्मघाती विस्फोटक भएको बीबीसीले जनाएको छ तुर्मिनी स्थानबाट काबुल ल्याउन लागेको पाँच सय किलो भोल्टको ट्रान्समिनल लाइन बायान र वार्डक प्रान्त भएर ल्याउन नहुने भन्दै हजारा समुदायले प्रदर्शन गरिरहेका थिए ती प्रान्तमा हजारा समुदायकै बसोबास धेरै रहेको छ अब एउटा खेल खबर काठमाडौँमा सुरु भएको महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी एपिएफ क्लब र पूर्वाञ्चल क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् महिला राष्ट्रिय क्रिकेट टिमले छनौटका लागि भएको प्रतियोगितामा आइपिएफले मध्यमाञ्चल क्रिकेट टिमलाई छ विकेटले पराजित गरेको हो मध्यमाञ्चलले दिएको चालिस रनको झिनो लक्ष्य आइपिएफले आठ ओभर एक बलमा चार विकेटको क्षतिमा भेट्टायो पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित सोह्र ओभरमा आठ विकेटको क्षतिमा उनाचालिस रन बनाएको हो यस्तै शनिबार नै भएको दोस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चल क्रिकेट टिमलाई नौ विकेटले हराएको हो पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले अठार ओभर दुई बलमा अडतिस रन मात्र बनाउन सक्यो उन्चालिस रनको झिनो लक्ष्य पूर्वाञ्चलले आठ ओभरमा एक विकेटको क्षतिमा भेट्टाएको हो प्रतियोगितामा सहभागी छ टिमलाई दुई समूहमा विभाजन गरिएको छ हङकङमा आगामी अक्टोबरमा हुने महिला विश्वकप दुई हजार सोह्रको एसियाली छनौटका लागि नेपाली टिम चयन गर्न प्रतियोगिता गरिएको हो यसका लागि परिषदले जगत टमटा सामजङ्ग थापा प्रदीपजङ्ग पाण्डे सुदीप पौडेल र विनायक पोखरेल रहेको छनौट समिति बनाएको छ प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले पचास हजार रुपियाँ नगद पुरस्कार पाउनेछन् यस्तै उत्कृष्ट फिल्डर ब्याट्सम्यान बलर र उदयमान खेलाडीलाई पनि पुरस्कृत गरिनेछ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षकहरू पुनः एकपटक अविरल वर्षापछि सप्तकोशीमा बाढीको बहाव बढे वर्षकै उच्च ब्यारेजमा तेत्तिस ढोका खोलिए प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव माथिको छलफलमा एकअर्कामा आरोप प्रत्यारोप डाक्टर केसीको समर्थनमा सर्वसाधारणदेखि कलाकार नेता समेत उत्रिए सडकमा चीनमा भीषण वर्षापछि बाढी अठहत्तर जनाको मृत्यु सोह्र लाख मानिस घरबार विहीन अफगानिस्तानमा आत्मघाती आक्रमण एकसठी जनाको मृत्यु र दुई सय घाइते र महिला क्रिकेटमा आइपिएफ र पूर्वाञ्चलको विजय सुरुवात हवस् त समाचार